गरिए पनि प्यानलले छुट्याएर मतपत्रमा राखिएको यो पहिलो पटक हो आज बिहान आठ बजेदेखि मतदान गर्ने भनिए पनि मतदाता परिचय पत्र बाँड्ने र मतपत्र छाप्ने काम नसकेकाले ढिलो हुने उहाँले बताउनुभयो प्रतिनिधिलाई मतदानको लागि छुट्टै बारकोड युक्त डिजिटल मतदाता परिचय पत्र बाँड्ने काम भइरहेको छ त्यसपछि एघार बजेसम्ममा मतदान शुरू हुने उहाँले बताउनुभयो एमालेको नेतृत्वको लागि नेकपा एमालेका नेता नेपाल पक्षले उपाध्यक्षमा युवराज ग्यावाली अष्टलक्ष्मी साक्य भीम रावल लालबाबु पण्डित र राजेन्द्र पाण्डे महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको छ भने उपमहासचिवमा रघुजी पन्त र घनश्याम भूषाल हुनुहुन्छ त्यस्तै सचिवमा गोकर्ण विष्ट योगेश भट्टराई भीमाचार्य बेदुराम भूषाल र परशुराम मेघी गुरूङको उम्मेद्वारी दर्ता भएको छ नेपाल पक्षले झलनाथ खनाल निकटका राजेन्द्र पाण्डे बेदुराम भूषाल र भीमा आचार्यलाई समेटेर प्यानल बनाएको हो केपी ओलीको प्यानलको उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी प्रदीप नेपाल किरण गुरुङ र धर्मनाथ प्रसाद शाह महासचिवमा ईश्वर पोखरेल उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्छ त्यस्तै सचिवमा प्रदीप ग्यावाली पृथ्वी सुब्बा गुरुङ विष्णु रिमाल रघुवीर महाशेठ र केशवलाल श्रेष्ठ हुनुहुन्छ युवामा लगानी गरौं नाराका साथ आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ संसारभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिँदै हरेक वर्ष जुलाई एघारमा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् सुरक्षित भविष्य निर्माणका लागि महत्वपूर्ण युवा वर्ग गरिबी असमानता मानवाधिकार उल्लङ्घन जस्ता कुरासँग संघर्ष गरिरहनु परेकाले उनीहरूले व्यक्तिगत र सामूहिक क्षमता प्रदर्शन गर्न नसकेकाले उनीहरूका लागि पुनः लगानीमा दिवसले जोड दिएको छ संयुक्त संघका महासचिव आन के मुनले धेरै ठूलो संख्यामा रहेका युवाहरूलाई गरिबीबाट माथि उठ्नका लागि आवश्यक स्रोत साधनको अभाव रहेको भन्दै यसमा विश्वभरका देशले ध्यान दिनुपर्ने बताउनु भएको छ दिवसका अवसरमा सन्देश दिँदै स्वास्थ्य मन्त्री खगराज अधिकारीले युवाको जनसङ्ख्या उल्लेख्य भएको नेपाल जस्तो देशमा युवाहरूका समस्याहरूलाई प्राथमिकीकरण गरी त्यसै अनुरूप युवाहरूमा लगानी गर्न सके भावी पिँढी सुरक्षित रही देश विकासमा ठूलो टेवा मिल्ने उल्लेख गर्नु भएको छ विश्वमा दसदेखि चौबिस वर्षसम्मका युवाहरूको जनसङ्ख्या झण्डै एक अर्ब अस्सी करोड रहेको छ नेपालमा पनि युवाहरूको संख्या कुल जनसङ्ख्याको तेत्तिस प्रतिशत भन्दा बढिरहेको छ नेपालको पछिल्लो सय वर्षको इतिहासमा कुल जनसङ्ख्यामा युवाको संख्या उल्लेख्य भएको यो पहिलोपल्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ नेपालको अहिलेको जनसाङ्ख्यिकीय अवस्था मानव स्रोत साधनका हिसाबले अति महत्वपूर्ण भएकाले उनीहरूमाथि शिक्षा स्वास्थ्य तथा रोजगारीको पहुँच वृद्धि गर्न अधिकतम लगानी गर्न जरुरी देखिन्छ कोठामै बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको जुवानी सामुदायिक पुस्तकालयले भित्र आएको छ आमाको माया कार्यक्रम अन्तर्गत चितवनमा उक्त प्रविधि भित्राइएको हो डेढ महिनादेखि उक्त कार्यक्रम परीक्षणका रूपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरूलाई शत प्रतिशत अस्पताल नागरिकको सेवा पुर्याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो आमाको माया मोबाइल एप्लिकेशन मार्फत उक्त सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ उक्त कार्यक्रमका लागि चितवनको बसुली गाविसमा नौजना स्वास्थ्य स्वयंसेविकाहरूलाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइल समेत उपलब्ध गराइएको छ स्वयंसेविकाहरूले घर घरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेर राखेपछि सर्भर मार्फत उक्त जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सो कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरू गर्भवतीलाई दिने गरिएको छ कति हप्तामा शिशु र आमाको अवस्था कस्तो छ भन्नेसम्मको जानकारी मोबाइल एप्लिकेशनबाट गर्ने गरिएको स्वास्थ्य स्वयंसेविका अर्चना दवाडीले बताउनुभयो यदि चिकित्सकको भनाइ अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेशन मार्फत नै सूचना दिने प्रविधि यसमा रहेको छ शुक्रमा गर्भवती महिलालाई हरेक हप्तामा शिशुमा हुने अवस्थाका बारेमा भिडियो र अडियो सामग्री मार्फत पनि सूचना दिइन्छ कुनै अवस्थामा गर्भवतीमा समस्या आए नआएको पनि जानकारी हुने र सोही बेला चिकित्सकीय सेवा समेत दिन सकिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो उक्त कार्यक्रममा अहिले बसेली गाविसमा सत्ताइस गर्भवतीको रेकर्ड गरिएको छ केही गर्भवती आफैले मोबाइल एप्लिकेशन मार्फत जानकारी लिने र दिने गरेको पुस्तकालयका स्वास्थ्य उपसमितिका संयोजक रामप्रसाद सापकोटाले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 दिनभर जसो नै पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ प्यालेस्टाइनी संगठन हमासले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हवाई हमला जारी राखेको छ इजरायली सेनाको आक्रमणमा अस्सीजना भन्दा बढीको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरी संयम हुन आग्रह समेत गर्नुभयो भएको छ तर नेतन्याहुले प्यालेस्टाइनको हमास संगठनमा पछि नहटे गाजा क्षेत्रमा आक्रमणलाई अझै तीव्र पार्ने चेतावनी दिनुभएको छ यसअघि संयुक्त राष्ट्र संघका महासचिव बान मुनले इजरायल र प्यालेस्टाइन बीच बढ्दो तनावबारे छलफल गर्न आपतकालीन बैठक बोलाउनु भएको थियो महासचिव मुनले दुई देशले घातक हतियारसित आक्रमण गर्दा सर्वसाधारण त्यसको चपेटामा परेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ खेल समाचार ब्राजिली स्ट्राइकर नेमारले विश्वकप फुटबलका क्रममा भएको घटनामा आफू पक्षघात हुने अवस्थाबाट जोगिएको बताएका छन् रियो दि जेनेरियो नजिकको सहर टेरोसो पोलिसमा भएको पत्रकार सम्मेलनमा नेमारले आफूलाई मेरुदण्डमा थप दुई सेन्टिमिटरमा चोट लागेको भए सधैँभरि ह्विलचेयरमा बस्नुपर्ने भन्दै भगवानले जोगाएको बताएका छन् कोलम्बिया विरुद्धको क्वार्टर फाइनल खेलमा कोलम्बियाका जुआन जुनिगाले घोडाले लागेपछि नेमारको मेरुदण्डमा चोट लागेको छ जुनिगाले आफूले नेतवश नेमारमाथि आक्रमण नगरेको भन्दै माफी मागिसकेका छन् पत्रकार सम्मेलनमा निकै भावक बनेका नेमारले जुनिगालाई आफूले घृणा नगर्ने र कुनै गुनासो पनि नरहेको बताएका छन् तर आफ्नो खेल जीवनको निकै नै महत्वपूर्ण क्षणमा भएको त्यो घटनाबारे कुरा गर्न पनि निकै कठिन भएको उनको भनाइ छ आफूलाई घाइते बनाउने उद्देश्य नआएको भए भने फुटबल बुझ्ने सबैले त्यो सामान्य घटना थिएन भन्ने कुरा देख्न सकिने प्रतिक्रिया दिएका छन् नेमारले विश्वकप फुटबलको फाइनलमा आफूले अर्जेन्टिनाको समर्थन गर्ने बताएका छन् बार्सिलोनाका आफ्ना सहकर्मी लियोनल मेसी र जाभियरका लागि जर्मनीमाथि अर्जेन्टिनाको जित आफूले हेर्न चाहेको उनको भनाइ छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै नेताहरू माधव नेपाल र केपी ओलीको छुट्टा छुट्टै प्यानल चुनावी मैदानमा कोठामै बसेर गर्भवती महिलाको बस्दाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनमा गर्भवती महिलालाई शत प्रतिशत अस्पताल पुर्याउने उद्देश्य इजरायल र प्यालेस्टाइन बीच गाजा क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न अमेरिका तयार गाजा क्षेत्रमा हमासको आक्रमण भने जारी र विश्वकप फुटबलको फाइनलमा ब्राजिलका स्ट्राइकर नेमार अर्जेन्टिनाको पक्षमा अवस्थ बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङरोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line Narayangarh phone zero five लागि सुनु हजुर के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन हार्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आयुष क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तीन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध उपलब्ध छ सम्पर्क ओम साई इलेक्ट्रिक एन्ड